तिम्रे तिम्रै न्यानो काखेमा मरिने पारे मरौला तिम्रे न्यानो काखेमा मेरो भन्नु तिमी नै तिमी हो हजारौँ लाखेमा तिम्रे पिर हुने शङ्का गर्छौ 你。 नै पारे मारौ रुँदै गीत गाउँछ जब तिम्रो यादमा बिर्सान्छु सब थोका तिम्रे न्यानो काखेमा मरिनै पा